Download from freenepalisong.com. भने सानीले नजिकै आउँछु एउटा गीत गाउँछु सुन्छौ त नानीले सुन्छौ त नानीले हल्का फुल्का गीत गाउँछु म मैले गाउँदा खुट्टा खाली खाली खाली खाली नाच्ने कोही छ नाच्ने कोही छ नाच्ने कोही छ कोही छ सिन पिए सकिन्न गाउन त्यही भएर पिएको त्यही भएर को, हल्का फुल्का गीत गाउँछु नाच्ने कोही छ नाच्ने कोही छ कोही छ 为你高等。 गीत गाउँछु म हो कलाकार नाच्ने कोही छ नाच्ने कोही छ कोही छ बसिन्छ कम्मरै भाचम नाचम ओ नाचम नाचेसी बाँचिन्छ नाचेसी बाँचिन्छ हल्का फुल्का गीत गाउँछौ मैले गाउँदा खुट्टा खाली खाली खाली खाली नाच्ने कोही छ नाच्ने कोही छ नाच्ने कोही छ कोही छ